Música tá मा छ मोहनी आँखाको इसारा मिठो नसालु छ जवानी तर छैन चिना जानी तर छैन चिना जानी गर्छौ सफा मिठो नसालु छ जवानी ओठैको मुस्कान मिठो रूपैमा छ मोहनी आँखाको इसारा मिठो नसालु छ जवानी तर छैन चिना जानी तर छैन चिना जानी यति राम्री सुन्दरीलाई बोलाउने भनी